एरिजोना राज्यमा आगो निभाउने क्रममा उन्नाइस जना नियन्त्रकको ज्यान गयो पाकिस्तानका दुई छुट्टा छुट्टी स्थानमा भएको बम विस्फोटमा पैँतालिस जनाको मृत्यु र विश्व विजेता स्पेनलाई पराजित गर्दै कन्फेडरेसन कप फुटबलको उपाधि ब्राजिलद्वारा कब्जा इटलीलाई तेस्रो स्थान Thank नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना समाचार विस्तारमा निर्वाचन आयोगले राजनैतिक दलहरूका लागि एक सय सन्तानब्बेवटा चुनाव चिन्ह सार्वजनिक गरेको छ चुनाव चिन्हहरू राजपत्रमा पनि प्रकाशित गरिएको आयोगले जनाएको छ यसअघिको संविधान सभामा चुनावमा एक सय सन्तानवटा चुनाव चिन्ह भए पनि दलहरूको संख्या बढेकाले एकचालिसवटा चुनाव चिन्ह थप गरेर सार्वजनिक गरेको हो एक सय उनाचालिसवटा दलले दर दर्ता गराए पनि दलहरूले चिन्ह रोज्ने कारणले आयोगले चुनाव चिन्ह थप गरेको हो यसअघि छयासीवटा दलहरूमध्ये समयमै नवीकरण नगर्ने दसवटा दलको दर्ता खारेज गरिएको थियो भने नेकपा मालेमा नेक एकीकृत नेकपा माओवादीमा गाविएकाले पचहत्तरवटा दल थिए उनीहरूका पुरानै चिन्ह कायम रहेका छन् भने स्वतन्त्र उम्मेद्वारका एक्कासीवटा चिन्ह पनि यथावत छन् नेकपा माओवादीको पोखरामा जारी केन्द्रीय समितिमा सेना निर्माण गरेर जाने प्रस्ताव पेश भएको छ महासचिव रामबहादुर थापाले पेश गर्नुभएको साङ्गठनिक प्रस्तावमा संविधान सभाको निर्वाचनलाई दोस्तो पार्न एक केन्द्र एक सेक्सनको प्रस्ताव गरिएको छ भने क्षेत्र हेरे जिम्मा केन्द्रीय सदस्यहरूलाई दिने प्रस्ताव छ बादलको प्रस्तावमा संविधान सभाको निर्वाचन ध्वस्त पार्ने नीति अख्तियार गर्दै युवा शक्तिलाई सशक्त रूपमा परिचालन गर्दै जाने यदि चुनाव नहुने अवस्था आए राष्ट्रियता जनतन्त्र र जनजीविकाको सभालाई चर्काएर सहरी जनविद्रोह उचाल्दै जनयुद्धको बाटोमा जाने गरी सङ्गठनात्मक संरचनाको प्रस्ताव पेश गरिएको स्रोतको भनाइ छ एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पदत्यागको घोषणा गरेका डाक्टर बाबुराम भट्टराई विस्तारित बैठकपछि उपाध्यक्ष पदमा फर्कने दावी गर्नुभएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा सापकोटाले भन्नुभयो बाबुरामजीले अर्को पार्टी पनि खोल्नुहुन्न पार्टी पनि छाड्नुहुन्न उहाँ विस्तारित बैठकबाट उपाध्यक्षमा फर्केर ए माओवादीमै सक्रिय रहनुहुन्छ कम्युनिस्ट पार्टीभित्र सधैँ एकैजनाले नेतृत्व गरिरहने अवस्था नहुने भएकाले त्यसलाई स्थापित गर्न भट्टराले पदत्यागको घोषणा गरेको उहाँको भनाइ छ ए माओवादी प्रवक्ता सापकोटाले त्यागले पार्टीलाई एकताबद्ध गर्न सकिने भए पनि अहिले त्याग गर्ने बेला नभएको बताउनुभयो पार्टीभित्र नेतृत्वको श्रृङ्खला बनेपछि नेतृत्व हस्तान्तरण हुँदै जाने भन्दै उहाँले त्यसबेला अहिलेका नेतृत्व वैचारिक र राजनैतिक सल्लाह दिने उच्च पदमा रहने बताउनुभयो विस्तारित बैठकले अध्यक्षको साङ्गठनिक प्रतिवेदन सङ्गठन सम्बन्धी नियमावली पद विभाजन कार्य विभाजन र भट्टराईको पत्रको समीक्षा र निर्वाचन अभियान सम्बन्धी रणनीति बनाउने भन्दै गर्दै प्रवक्ता सापकोटाले त्यसपछि एक भएर ए माओवादी चुनावमा होमिने दावी गर्नुभयो नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले असन्तुष्ट दलहरू पनि संविधान सभा चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ उपचारको क्रममा अमेरिकामा रहेको सभापति कोइरालाले निर्वाचनमा सहभागी नभए दलहरूको अस्तित्व समाप्त हुने भन्दै सहभागी हुने विश्वास व्यक्त गर्नुभयो कोइरालाले भन्नुभयो नेकपा माओवादी र मधेसी जनअधिकार फोरम नेपाल लगायत आन्दोलन र दलका नेताहरूसँग चुनावमा सहभागी हुने बारेमा कुराकानी भइरहेको छ विश्वास सहभागी हुनेछन् उहाँले मुलुकको राजनैतिक सङ्कटको एकमात्र मात्र निकास निर्वाचन भएको र नेपाली जनता पनि निर्वाचनको पक्षमा रहेकाले निर्वाचन हुने कुरामा कुनै शङ्का नरहेको उल्लेख गर्नुभयो एक फरक प्रसङ्गमा कोइरालाले आउँदो निर्वाचनमा नेताहरूको वरिपरि घुम्ने र राजधानीमा बस्नेले नभई जिल्लामा काम गर्ने र क्षेत्रले स्वीकृत गरेर पठाएका उम्मेद्वारीलाई पार्टीले टिकट दिने बताउनुभयो केही वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित सभापति कोइरेलाको मङ्गलबार सोनो क्याटरिङ क्यान्सर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउनुहुनेछ नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले असन्तुष्ट दलहरूलाई पनि चुनावमा सहभागी गराउने पहल थाल्नुपर्ने बताउनु भएको छ उहाँले केही दलहरूलाई बाहिर राखेर चुनाव गराए स्थिरता हुन नसक्ने भएकाले सबैलाई सहभागी गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो आफ्नै निवास कण्ठमा पत्रकारसँग देवालले अहिले सरकार परिवर्तन गर्ने बेला भइ नसकेको बताउनुभयो देवालले भन्नुभयो नयाँ सरकार गठन गरेर चुनाव सम्पन्न गर्न सकिँदैन अहिलेकै सरकारले चुनाव बनाउने वातावरण तयार गर्नुपर्दछ मधेसी जनाधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गक्षधाले संविधान सभा निर्वाचनको कुनै विकल्प नभएको बताउनु भएको छ विराटनगरमा पत्रकारहरूसँग अध्यक्ष गक्षुधारले वर्तमान सरकार चुनावकै लागि निर्माण भएकोले चुनाव जसरी पनि हुने ठोकुवा गर्नुभयो उच्च स्तरीय राजनैतिक समितिको संयोजक समेत रहनुभएका गक्षुधारले असन्तुष्ट राजनैतिक दलहरूलाई निर्वाचनमा सहभागी बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो आगामी संविधान सभाको निर्वाचनमा फोरम लोकतान्त्रिक पार्टीको नामबाट पचहत्तर जिल्लाबाट उम्मेद्वार दिने उहाँको भनाइ छ अध्यक्ष कक्षधारी नेपालको भौगोलिक हिसाबले तराईमा एक मधेस एक प्रदेश निर्माण हुन नसक्ने बताउँदै चितवन पश्चिम थरोट पर्सा पूर्व मधेस प्रदेश निर्माण हुन सक्ने उल्लेख गर्नुभयो नेकपा एमालेका सचिव शङ्कर पोखरेलले मङ्सिर चार गतेको संविधान सभाको निर्वाचनको पक्षमा निर्णय गर्न नेकपा माओवादीलाई आग्रह गर्नुभएको छ रिपोर्टर्स क्लब नेपाल दाङले गरेको साक्षात्कार कार्यक्रममा सचिव पोखरेलले पोखरा बैठकले दलहरूसँगको संवादलाई खुला राख्दै दोस्रो संविधान सभाको पक्षमा निर्णय गर्न आग्रह गर्नु भएको हो मुलुकमा संविधान सभाको निर्वाचन अपरिहार्य भएकाले पनि असहमतिका कुरालाई सम्वादको माध्यमबाट समाधान गर्नुपर्ने उहाँको जोड थियो संविधान सभाको निर्वाचन पुनः हुन नसके लोकतन्त्रमाथि प्रार हुने दावी गर्दै उहाँले संविधान सभाको निर्वाचन हुन नसके सबैभन्दा पहिले चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी त्यसपछि राष्ट्रपति र चार दलीय संयन्त्र र शीर्ष नेताहरूमाथि प्रश्न चिन्ह उठ्ने बताउनुभयो किलराज रेग्मी मन्त्री परिषदले निर्वाचन गराउन नसके सर्वोच्च अदालतले यसअघि गरेको राजनैतिक विषयका सबै निर्णयमाथि प्रश्न चिन्ह उठ्ने बताउनुभयो त्यस्तै बाधा अड्क फुकामा साक्षी बस्ने राष्ट्रपतिलाई समेत त्यसबाट मुक्त नहुने उहाँको भनाइ छ एमालेको विद्यार्थी संगठन अनि रासब्यूले विगतमा संगठन छाडेका र निष्क्रिय रहेका नेता तथा कार्यकर्तालाई पुनः संगठनमा ल्याउन अभियान चलाउने भएको छ संगठनको हालै सम्पन्न सचिवालय बैठकले संगठनको पृष्ठभूमिबाट विकास भएर अहिले अन्य संगठनमा रहेका तथा निष्क्रिय रहेका नेता तथा कार्यकर्तालाई पुनः संगठनमा ल्याउन पहल गर्ने निर्णय गरेको हो आज निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक माधव ढुङ्गेले आफ्नो मातृ आफ्नो भातृ संगठनमा फर्कने क्रम चलेकोले अनि राशिभ्यूका उत्पादकहरू धेरै दलमा रहेका र केही निष्क्रिय रहेको अवस्थामा आफूहरूले अग्रजलाई फर्काउन अभियान चलाएको बताउनुभयो बैठकले आगामी साउन अठारदेखि बिस गतेसम्म दाङमा सङ्गठनको विधान सम्मेलन र असोज तिनदेखि पाँच गतेसम्म राजधानीमा एक्काइसौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ बैठकलाई सारा नौ गते इन्जिनियरिङ अध्ययन संस्थानका दिन प्रारा भरत पहाडीमाथि भएको आक्रमणप्रति खेद व्यक्त गर्दै आक्रमणकारलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ नेपाल विद्यार्थी सङ्घ चितवन जिल्ला अध्यक्षको जिम्मेवारी सूर्य ढकाललाई तोकिएको छ पश्चिम चितवनको भ घर भएका ढकाललाई एक महिनाभित्र चितवनको जिल्ला अधिवेशन गराउने जिम्मेवारीका साथ नयाँ अध्यक्ष चयन गरेको केन्द्रीय अध्यक्ष रञ्जित कणले जानकारी दिनुभयो सङ्घका केन्द्रीय अध्यक्षले नै अधिवेशन गराउने जिम्मेवारीसहित ढकाललाई नेपाल विद्यार्थी सङ्घ चितवनको अध्यक्षको जिम्मेवारी दिएकाले ढकाल नेतृत्वको समूहले अब सङ्घ चितवनको अधिवेशन गराउने नेपाली कङ्ग्रेस चितवनका सचिव जित नारायण श्रेष्ठले जानकारी दिनुभयो यसअघि उत्तम जोशी र अरुणेश्वर खनालले आफू अध्यक्ष भएको दावी गर्दै आएका थिए संयुक्त ख क्षेत्रीय एकीकृत समन्वयन समितिले कुल जनसङ्ख्याको बत्तीस प्रतिशत रहेको क्षेत्री ठकुरी ब्रह्माण्ड दशनामी पहाडी दलित लगायतका समुदायलाई आदिवासी जनजातिको सूचीमा समावेश नगरी निर्वाचन गरी त्यो निर्वाचन बेथोल्ने चेतावनी दिएको छ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले नेपालको इतिहास निर्माणमा महत्वपूर्ण योगदान गरेका खस क्षेत्रीय समुदायलाई दोस्रो दर्जाको नागरिक बनाएको भन्दै विभेदपूर्ण त्रुटिलाई नसोच्याए मङ्सिर चार निर्वाचन बेथोल्ने चेतावनी दिएको हो खस क्षेत्री जातिलाई विद्यमान अन्तरिम संविधानको अन्त्य अन्य भन्ने महलबाट तत्काल हटाई आदिवासीको सूचीमा सूचीकरण गरिनुपर्ने आइएलओ एक सय उनासत्तरी महासन्धिले प्रत्याभूत गरेका एक सय बयालिस बुदामा समेटेका सम्पूर्ण हक अधिकारका लागि वैधानिक एवं कानूनी रूपमा मार्ग प्रशस्त गर्नुपर्ने लगायतका माग समितिले अघि सारेको छ पत्रकार सम्मेलनमा बोल्दै संयुक्त ख क्षेत्रीय एकीकरण समन्वय समितिका संयोजक मानबहादुर थापाले आफूहरू जातीय राज्यको विरोधी भएकोले एक सय जातीय राज्य बनाएर मुलुक टुक्रा टुक्रा पार्ने षड्यन्त्रमा सहमत हुन नसक्ने प्रश्न पार्नुभयो उहाँले ख क्षेत्रीय समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत नगरेसम्म निर्वाचन असम्भव हुने भन्दै व्यवस्था गरी निर्वाचन बिथुल्न एक सूत्रीय एजेन्डा लिएर अघि बढ्ने चेतावनी दिनुभयो सहसंयोजक ताराबहादुर बस्नेतले मन्त्री परिषदका अध्यक्ष र सबै राजनैतिक दलहरूलाई ज्ञापन पत्र बुझाइसक्दा पनि माग सम्बोधन नभएको भन्दै आफूहरूलाई हेपेर पेलेर निर्वाचनमा सरकार जाने हो भने संगठनले निर्वाचन भाड्न बहादुरी देखाउने चेतावनी दिनुभयो भीमबहादुर थापा र केबी राउतले खस छेत्री समुदायको संयमताको बाध फुट्दै फुट्न लागेको भन्दै धैर्यताको बाँधो फुटे राज्यले आफूहरूको तागतलाई था, थाम्न नसक्ने दावी गर्नुभयो पूर्वी चितवनको चैनपुरमा रहेको जनजीवन उच्च माध्यमिक विद्यालयका एक शिक्षकले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको रहस्य खुलेको छ घटनालाई आन्तरिक रूपमै समाधान गर्न विद्यालय व्यवस्थापन समिति स्थानीय राजनैतिक दल पीडित पक्षबीच छलफल भएको र सोही छलफलमा हात हालालको अवस्था सिर्जना भएपछि घटनाको तथ्य कुरा बाहिर आएको हो विद्यालयका सामाजिक विषय पढाउने शिक्षक भरत प्रसाद घिमिरेले असार बाह्र गते कक्षा पाँचका चारजना छात्राहरूलाई यौन दुर्व्यवहार गरेको ती विद्यार्थीले बताएको अभिभावकहरूले विद्यालयमा दिएको निवेदनमा उल्लेख छ आफूमाथि शिक्षकले यौन व्यवहार गरेको ती विद्यार्थीले घरका परिवारलाई जानकारी गराएपछि अभिभावकले निवेदन दिएका थिए आफ्ना छोरीहरूमाथि दुर्व्यवहार भएपछि शिक्षकलाई कारवाहीका लागि अभिभावकहरूले विद्यालयका प्रधानाध्यापक समक्ष निवेदन दिएका हुन् निवेदन दिएका चारजना अभिभावकमध्ये तिनजनाले बैठकपछि निवेदन फिर्ता लिएको र एकजनाले भने नलिएको विद्यालयका प्रधानाध्यापक चक्रपाणी अधिकारले बताउनुभयो गत शुक्रबार घटना मिलाउन बसेको बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा दत्त अर्यालमाथि हातपात भएपछि सोही हातपातको विषयले अहिले राजनैतिक रूप लिएको छ सम्पत्ति कमाएको आशंकामा बेपी क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ विरुद्ध अनुसन्धान शुरू गरेको छ त्यस्तै नेपाल मेडिकल काउन्सिलका कोअर्डिनेटर डाक्टर शशि शर्मालाई अख्तियारले अनुसन्धान थालेको छ थप केही उच्च पदस्थ कर्मचारीमाथि अनुसन्धान थालेको अख्तियार आयोगले बताएको छ अनुसन्धानको दायरामा पर्नेका प्रधानध्यापकदेखि चिकित्सक क्षेत्रका समेत छन् जसमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जन सहित बीस उच्च सरकारी अधिकारी अधिकारी र निजी विश्वविद्यालयका चार उच्च पदाधिकारी सहित चौबिस जना छन् स्रोतका अनुसार उनीहरूलाई थप अनुसन्धानको लागि बोलाइएको छ भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सुरक्षा निकायका पदाधिकारी सहित छयानब्बे कर्मचारीको बैंक लकर रोक्न निर्देशन दिए लगतै आयोगले थप चौबिस जनामाथि अनुसन्धान थालेको हो डाका मुद्दामा चितवन जिल्ला अदालतले एघारजना अभियुक्तलाई पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ जिल्ला न्यायाधीश भोलानाथ चौला गाईको एकल इजलासले सो आदेश दिएको हो थुनामा जानेमा उत्तम लामा अरुण तामाङ बान्थोक लामा गणेशमान लामा दिनेश तामाङ राजु लामा सर्वजित थकाली मानबहादुर थिङ सन्तोष लामा सुदन कण्डेल बहादुर राई रहेका छन् उनीहरूले गत जेठ पच्चिस गते चितवन दारेचोक गाविस फेसलिङमा तेत्तिस तोला सुन लुटेका थिए बागलुङका ताराप्रसाद श्रेष्ठले काठमाडौँबाट बागलुङ लगिरहेको सुन उनीहरूले लुटेको भए पनि प्रहरीको सक्रियताका कारण उनीहरू केही समयमा नै पक्राउ परेका थिए अब के छोटा खबरहरू प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एकजना फरार अभियुक्त आइतबार राति रौतहटमा पक्राउ परेका छन् गोलीगट्ठा बम लगायतको विस्फोटक पदार्थ ओसार पसारको अभियोग लागेका रौतहट पौराई पाँचका तीस वर्ष हिकमत जर्घा मगरलाई चन्द्रनिघापुरबाट पक्राउ परेका हुन् बाँसको कची पुल तर्ने क्रममा कपिल वस्तु विद्यानगर गाविस नम्बर तिन औरहवा स्थित घोराई खोलाको कसी पुलमा लगाएको बाँस भाँचिँदा स्थानीय अठार वर्षका सिराज अहमद खान खोलामा बेपत्ता भएका छन् आफूहरूको मागप्रति सरकारले चासो नदिएको भन्दै बर्दियाको राजापुर क्षेत्रका बाढी पीडितहरूले नाराजुलुसहित राजापुर इलाका प्रशासनमा दिएको धरनाको क्रममा प्रहरीसँग झडप भएको छ धरनामा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो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 अधिकारीहरूले जनाएका छन् त्यसअघि पेसावर सहरमा एक सैनिक अड्डालाई लक्षित गरी गरेको बम आक्रमणमा बालबालिकासहित सत्रजना मारिएका छन् यसअघि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले चरमपन्थीका विरुद्ध नयाँ जोस र कडाईको साथ लागि पर्ने बताए लगतै यी घटना भएका हुन् अहिले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुड पनि पाकिस्तान भ्रमणमा हुनुहुन्छ खेल समाचार कन्फेडरेसन कप फुटबलको उपाधि ब्राजिलले जितेको छ आज बिहान रियो द जेनेरेको मारा माराकानामा भएको खेलमा घरेलु टोली ब्राजिलले विश्व विजेता स्पेनलाई तीन शून्यले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो खेलको दोस्रो मिटमा नै फ्रेडको गोलबाट अग्रता लिएको ब्राजिलका लागि नेमारले चौवालिस मिनटमा गोल गर्दै दुई शून्यको अग्रता दिलाए दोस्रो हाफ सुरु भएको दुई मिनटपछि नै फ्रेडले अर्को गोल गर्दै टिमलाई स्पष्ट जित दिलाए ब्राजिलले स्पेनको लगातार उनातिसौँ खेलसम्म अपराजित यात्रामा पनि पूर्ण विराम लगाइदिएको छ हारसँगै पहिलोपटक उपाधि जित्ने स्पेनको सपना सफल हुन सकेन यसैबीच आइतबार राति तेस्रो स्थानका लागि भएको खेलमा इटलीले उरुग्वेलाई पराजित गरेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक राजनैतिक दलहरूका लागि एक सय सन्तानब्बेवटा चुनाव चिन्ह सार्वजनिक नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा सेना निर्माण गरेर जाने प्रस्ताव पेश पदत्यागको घोषणा गरेका बाबुराम भट्टराई विस्तारित बैठकपछि उपाध्यक्ष पदमा फर्कने ए माओवादी प्रवक्ता सापकोटाको दावी त्याग गर्ने बेला नभएको भनाई चैनपुरमा रहेको जनजीवन उच्च माध्यमिक विद्यालयका शिक्षकले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको रहस्य सार्वजनिक नेपाल विद्यार्थी सङ्घ चितवन जिल्ला अध्यक्षको जिम्मेवारी सूर्य ढकाललाई अमेरिकाको एरिजोना राज्यमा आगो निभाउने क्रममा उन्नाइसजना नियन्त्रकको ज्यान गयो पाकिस्तानका दुई छुट्टा छुट्टी स्थानमा भएको बम विस्फोटमा पैँतालिसजनाको जनाको मृत्यु र विश्व विजेता स्पेनलाई पराजित गर्दै कन्फेडरेसन कप फुटबलको उपाधि ब्राजिलद्वारा कब्जा इटलीलाई तेस्रो स्थान